टाइम चेक अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्रणाली रत्नगर दुई मेन रोड चाँडी चोक चितवन अहिले दिउँसोको एक बज्यो अहिले दिउँसोको एक बज्यो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 विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट डब्लु डब्लु डब्लु डट होटल स्टार ब्याङ्कवेट डट कम हेड अफिस स्वयम्भू काठमाडौँ फोन नम्बर छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस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 नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस लोकमान सिंह कार्कीको नाम फिर्ता लिएर पार्टीको साग जोगाउन नेतृत्वलाई सुझाव दिनुभएको छ नेपाल प्रेस युनियन दाङले मंगलबार घोराईमा गरेको पत्रकार सम्मेलनमा थापाले कार्कीको नियुक्ति संवैधानिक र नैतिक दुवै दृष्टिले अनुपयुक्त रहेकाले काङ्ग्रेस एक्लै भए पनि निर्णय फिर्ता लिनुपर्ने बताउनु भएको छ उच्च स्तरीय राजनैतिक समितिको निर्णय सरकारले पनि मान्छु भनिरहेको र समितिको नेतृत्व पनि काङ्ग्रेसले गरेको अवस्थामा निर्णय फिर्ता लिन उहाँले नेतृत्वलाई आग्रह गर्नुभएको छ लोकमान सिंह कार्कीको नियुक्तिको सिफारिस अनुमोदन नगर्न माग गर्दै विद्यार्थीले गरेको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ बिहान आठ बजे दस बजेसम्म दुई घण्टा चक्कजाम गरिए पनि एघार बजेसम्म यातायात प्रभावित बनेको प्रहरीले जनाएको छ विभिन्न तेह्र विद्यार्थी संगठनले बिहानैदेखि काठमाडौँको क्याम्पस अगाडि चक्कजाम गरेका छन् जनआन्दोलनका विरोधीका रूपमा रहेका कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेर लोकतन्त्रको उपेक्षा गरेको भन्दै विभिन्न दलका भातृ संगठनले आन्दोलन सुरु गरेका छन् आज तेह्र विद्यार्थी संगठनले राष्ट्रपतिलाई भेटेर ध्यान ध्यानकर्षण पत्र बुझाउने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभएको छ पेसागत महासंघले पनि आज बबरमलमा जम्मा भएर विरोध जनाउने बताएको छ हिजोदेखि नागरिक समाज दलका नेता विद्यार्थी युवा संगठन आन्दोलनमा उत्रिएका छन् भने एमाले हिजो नै सिफारिस अनुमोदन नगर्न राष्ट्रपति कार्यालयमा दबाव पत्र बुझाएको छ संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्की सहित लोकसेवा आयोगमा कयोदेवी एमी महालेखा परीक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस सिफारिस गरेको छ राष्ट्रपति कार्यालय अनुमोदन गर्नुअघि सिफारिसका विषयमा अध्ययन गरिरहेको छ संविधान कानूनी मापदण्ड रायमाझी आयोगको प्रतिवेदन विरोधमा उठेका आवाज सबैलाई मध्यनजर गरेर अनुमोदनका विषयमा निर्णय लिने राष्ट्रपति कार्यालयले जनाएको छ नेकपा एमाले अध्यक्ष जलनाथ खनालको राजनैतिक प्रतिवेदनलाई आज अन्तिम रूप दिने भएको छ केन्द्रीय समितिका बैठकको एजेन्डा र अध्यक्ष खनालको राजनैतिक प्रतिवेदनलाई अन्तिम रूप दिन एमाले सचिवालयको बैठक शुरू भएको छ पार्टी कार्यालय बल्खुमा केही बेर अघि सुरु बैठकमा भोलिदेखि शुरू हुने केन्द्रीय समिति बैठकको एजेन्डा र जेठबाट शुरू गर्ने चुनावी अभियानका विषयमा छलफल हुनेछ नेकपा एमाले भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका लागि यसअघि नै एजेन्डा तयार गरिसके पनि आज बस्ने सचिवालयको बैठकले अन्तिम रूप दिनेछ बैठक बिहान एघार बजे बोलाइएको प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभएको छ एमाले केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको मनोनयन चुनावी अभियान अन्य दलसँगको एकता पार्टी छाडेकाहरूलाई फर्काउने लगायतका एजेन्डा तय गरेको छ सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमा पनि छलफल गर्नेछ चितवनमा गैराती भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा गैराती बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो दुर्घटनामा परि भण्डारा दुईका सत्तालिस वर्षीय पूर्ण विक्क र भण्डारा सातका पचास वर्षीय सुखराम चौधरीको ज्यान गएको इलाका प्रहरीकाले कार्यालय खैरनीले जानकारी दिएको छ यस्तै पूर्वी चितवनको खैरनीमा रोकिराखेको ट्र ट्र्याक्टरमा मोटरसाइकल ठोकिँदा पूर्वी चितवनको कठार आठ घर भएका अन्दाजी तीस वर्षका शशी दराईको मृत्यु भएको छ राति साढे दस बजेतिर दराई र सन्तोष लामा चढेको ना दुई एक प चार दुई चार आठ नम्बरको मोटरसाइकल खैरेनी पाँच सुर्तनामा ट्र्याक्टरमा ठोकिएको थियो घाइते भएका लामाको भरतपुरमा उपचार भइरहेको छ सुनको भाव मंगलबार स्थिर रहेको छ नेपाल संसार व्यवसाय महासंघका अनुसार सुन सोमबारकै मूल्यमा मंगलबार कारोबार भइरहेको छ मंगलबार छापावाला सुन तोलाको बाहन्न हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको बाहन्न हजार पचास रुपियाँमा कारोबार भइरहेको छ सोमबार सुनको मूल्य दुई सय रुपियाँ घटेर कारोबार भएको थियो चाँदीको मूल्य भने मंगलबार दस रुपियाँ घटेको छ बजारमा चाँदी तोलाको नौ सय रुपियाँमा कारोबार भइरहेको छ सोमबार स्थिर रहेको चाँदीको भाव मंगलबार सामान्य खटेको हो फिलिपिन्समा ज्वालामुखी विस्फोटमा परि पाँच पर्वतारोहणको मृत्यु भएको छ थुप्रै हराइरहेको खबर आइरहेको छ फिलिपिन्सको राजधानी मनिलाबाट तीन सय चालिस किलोमिटर टाढा रहेको मायनोमा ज्वालामुखी विस्फोट भएको हो विस्फोटमा मायोन नजिकको हिमाल चढ्न पुगेका पर्वतारोहीको मृत्यु भएको हो विस्फोटपछि उचिटिएको चट्टान र खरानी कैयौँ माइलसम्म फैलिएको बताइएको छ विस्फोट लगत्तै वरिपरिका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ र एफएफसी प्रेसिडेन्ट कप फुटबल आजदेखि सुरु हुँदैछ प्रतियोगितामा नेपालका तर्फबाट थ्री स्टार क्लबले सहभागिता जनाउनेछ बेलुकी सभा छ बजे सुरु हुने खेलमा थ्री स्टार क्लब र बङ्गलादेशको अवहानी क्लब बेच प्रतिस्पर्धा हुनेछ आफ्नो टोली समूह एक बलियो टोली भएकाले जित आफ्नै पश्चिममा हुने दावी थ्री स्टार क्लबका प्रशिक्षक प्रदीप हुमागाईको दावी छ यस्तै आज दिउँसो तीन बजे हुने खेलमा